भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी सुरेश महर्जनसँगै म अच्युत घिमिरेको स्वागत छ एकल कविता वाचनमा आज कवि शम्भु अर्याललाई लिएर आइपुगेको छु स्याङ्जा वालिङ उहाँको घर पेसाले होटल व्यवसाय गर्नुहुन्छ र कविता लेख्नुहुन्छ गएको दुई हजार पचहत्तर असारमा मात्रै उहाँको एउटा कविता संग्रह विमोचन भयो सेतो सुनखानी शम्भु अर्यालको सेतो सुनखानी कविता पनि हातमा लिएको छु मैले र सँगसँगै उहाँलाई पनि अगाडि राखेको छु आजको एकल कविता वाचन सेतो सुनखानी र उहाँका अरू कविता उहाँको व्यक्तित्व कृतित्वबारे कुरा गर्दै हामी बिताउँछौँ शम्भुजी तपाईँलाई स्वागत छ नमस्ते धन्यवाद छ सरले काठमाडौँ आइरहनुहुन्छ कि कहिलेकाहीँ मात्रै आउनुहुन्छ म त पहिला विदेश जाने सिलसिलामा छुट्टी आउँदा जाँदा आउने गर्थेँ सर र अहिले त मेरो करिब नौ दस वर्ष नै भयो होला म काठमाडौँ आइन र अहिलेको संरचनाले चाहिँ सबै कामहरू आफ्नो स्थानीय निकायबाट भइरहेको अवस्थाले अब सर यस्तै काम विशेषले कार्यक्रमहरू अब त्यस्तै कुनै काम विशेषले आइयो भने आइयो नत्र खासै मलाई काठमाडौँ आउनु मन पनि पर्दैन सर मेरो परिचय तपाईँसँग भर्खरै भएको पाँच मिनट भयो होइन सुदेश सत्यालले भेटाउनु भयो बाहिर हामीलाई र हामी भेटिसकेपछि स्टुडियोभित्र पसेका छौँ कवि शम्भु अर्यालका रूपमा म भर्खरै चिन्दैछु मोफसलमा रहेका कति स्रष्टाहरू चाहिँ पुस्तकाकार रूपमा आइसकेपछि परिचयमा बढी आउँछन् पनि र एक कविले अर्को कविबाट सञ्जाल बनाउँदै चिन्जान हुने गर्छ र मैले अहिलेसम्म तपाईँको बारेमा थाहा पाएको जानकारी तपाईँ दुई हजार पैँतिस सालमा जन्मिनुभयो स्याङ्जा वालिङमै जन्मिनु भएको अथवा स्याङ्जामा जन्मिनु भएको होटल व्यवसाय गर्नुहुन्छ त्यहाँ बसेर होटल चलाउनुहुन्छ र तपाईँ पन्ध्र वर्ष विदेश पनि बसेर आउनुभयो आइसकेपछि बल्ल होटल व्यवसाय त थाल्नुभयो र पन्ध्र वर्ष उता बस्दा पढाइ छुट्यो छुटिसकेपछि तपाईँले यहाँ आएर इन्टर पढ्नुभयो अर्थात् बाह्र कक्षा पढ्नुभयो र ब्याचलर पनि अहिले सकाएर बस्नुभएको छ भर्खरै हो सर यो यति रमाइला सन्दर्भहरू घटनाहरू भइसकेपछि प्रश्नहरू धेरै छन् मसँग मडारिरहेका ती सोध्छु नै पहिला चाहिँ कविता नै सुन्छु तपाईँको ल सर म यही भर्खरै विमोचन भएको दुई दिन शनिबार दुई दिन अगाडि शनिबार मात्रै विमोचन भएको सेतो सुनखानीबाट म एउटा अज्ञात परराष्ट्रियता नामको कविता वाचन गर्न गइरहेको छु सर र कविता यसरी सुरु हुन्छ जन्मदै कलम र काव्यको सागरमा हुर्केको त्यो देवकोटा आज थाहा छ तिमीलाई दुबईको मरूभूमिमा फलामसँग लडिरहेछ साथ जन्मदा उसले काव्य लिएर जन्मियो जन्मदा उसले विकट भीरहरूमा खाली पैताला फाटेका झोलाहरूमा फाटेका पत्रहरूमा चित्रहरू कुन्न सिक्यो अमूल्य चित्रहरू तर आज मूल्यवान फलामसँग ऊ लडिरहेछ साथी सम्भव छ र यो तापक्रममा जिउन निरङ्कुश तानासाई श्रम शासित पिन्जडाको बन्दी यो तानासाई बस्तीमा विवेकमा ताला मारिन्छ असिर्जनशील अमिरता कसरी बोध गराउ तिमीलाई सगरमाथा रूकुम रोल्पाको पहाडियामा चिप्लेटी खेल्दा थिलथिलिएका डामहरू मलमको जरूरतै परेन जननीको मिष्ट स्वरमा पलायन रहन्थे ती चुलीहरूसँगै तर आज हातभोरी पानीका फोकाहरू वर्षातको भलेनी जस्तै जन्मन्छन् फुट्छन् फुट्छन् जन्मन्छन् तर आउनै पाउँदिन म खोल्नै सक्दिन मैले ती पासा ढोकाहरू साथी तिमी छरिदेऊ प्रकाशहरू प्रत्येक घरका छिद्रहरूमा नरहुन् कोही अविदित प्राण राष्ट्रियता घृणित परराष्ट्रियता अति घृणित परराष्ट्रियता हस्त धन्यवाद के थियो अरे शीर्षक यसको यसको अज्ञात परराष्ट्रियता अज्ञात परराष्ट्रियता कवि शम्भ अरियालको कविता यो सङ्ग्रह सेतो सुनखानीबाट होइन हजुर तर यो कविता तपाईँले नपल्टाइकन मुखाग्री सुनाउनु भयो हजुर कहिले लेख्नु भएको थियो यो कविता मैले त्यस्तै सर ठ्याक्क दुबई छोडेर म नेपाल आएपछि बाहन्न सालमा मेरो दोस्रो कविता हो सर यो ए पन्ध्र वर्ष दुबई बस्नुभएको त्यहाँ बसुन्जेल चाहिँ कविता लेख्नु भएन त्यहाँ लेखिनँ सर मैले पहिला पिएन क्याम्पस पढ्दा कविताहरू कोरेको थिएँ अनि त्यो कविता चाहिँ म यो सुन्धारामा गेस्ट हाउसमा बस्दा त्यो नोटबुक नै हरायो मेरो नोटबुक हरायो अनि त्यसपछि मैले लेख्ने सङ साथीहरूको सङ्गत त्यति बेला भइसकेको थिएन सर अहिले जस्तो नेटवर्कको ग्लोबलाइजेसन थिएन त्यति बेला जुन कोर्समा पढिन्थ्यो उहाँहरू नै उहाँहरूलाई नै हामीहरूले चिनिन्थ्यो त्यो पनि अप्रत्यक्ष रूपमा प्रत्यक्ष भेटघाट हुने अवसर कहिले मिल्दैन थियो अनि म दुबई गएपछि ती साथीहरूको सङ्गत कसैको त्यति बेला पनि थिएन र दुबई गएपछि लगभग पाँच छ वर्षपछि म बाहन्न सालमा दुबई गएपछि नेटवर्कबाट अलि नजिक हुन लागेको त्यो द्वन्द्वकालको बेला थियो भएका टेलिफोनहरू पनि फुटालिएका थिए र त्यसपछि बल्ल चाहिँ यो नेटवर्कको चाहिँ प्रशस्तै सम्भाव्यताहरू बढ्दै बढ्दै गएर अहिले चाहिँ लगभग ग्लोबलाइजेसन भइसकेको अवस्था छ र त्यति बेला सरसङ्गत केही नभएको हुनाले सर अनि आफै पनि पढाइमा पनि थोरै अलि तिखारिएको अनि उमेरमा पनि अलि थोरै बाहन्न सालमा तपाईँ दुबई जानुभयो हजुर सर पन्ध्र वर्ष बस्नुभयो पैँसठी सालमा नेपाल आउनुभयो आएँ सर अनि आइसकेपछि होटल व्यवसाय सुरु गरेँ हजुर म तुरुन्तै गरेँ म तुरुन्तै कन्स्ट्रक्सन सुरु गरेँ कविता लेख्न पनि थाल्नु अनि त्यसपछि मैले कविता लेख्न सुरु गरेँ यसको श्रेय चाहिँ त्यही एउटा कविता वाचन गर्न हामी दमौली आएका थियौँ दमौली महोत्सवमा त एक सय साठी हो कि कति कवितामा टप टुवेल्भभित्र हो कि कतिमा पढ्यो सर हजुर अनि त्यसपछि दोस्रो तेस्रो पटक म कविता मसित कविताको नाममा यसै पुस्तकमा समावेश भएको त्यही कविता र आमा नामको दुईवटा कविता भए कविता थिएनन् अनि म अर्को कविता सुनाउन म चितवन जाँदा मलाई भूपेन दाईले ओहो शम्भु भाइ तपाईँले तिनै दुःख लेख्नुहोस् तिनै पीडा लेख्नुहोस् म पनि अमेरिका गएको थिएँ मैले बस्नै मन लागेन मलाई मेरै देशले छोयो म मेरै देशमा लाई नै स्वर्ग जस्तो माने तपाईँ आउनुभएछ पेसा पनि गर्नुभएछ तपाईँको लेखमा धेरै सम्भाव्यता पनि मैले देखेँ लेख्नुहोस् भाइ भन्नुभयो अनि त्यो हाम्रै स्याङ्जाली युवा कवि मिलन समीर अनि यता निर्मल ढुङ्गाना सर हुनुहुन्छ यता देवदहमा उहाँले पनि दाई हजुरका कविता धेरै राम्रो लाग्यो लेख्नुहोस् भन्नुभयो अनि त्यति दुईवटा कविता थियो मैले यसै पुस्तकमा पनि मेरो नोस्टाल्जिया भन्ने शीर्षकको लेखमा लेखेको छु त्यसपछि मेरो उत्प्रेरणाका स्रोतहरू उमेरमा कोही जेठो कोही कान्छो भए पनि एउटा उत्प्रेरणा र एउटा तपाईँलाई सम्भावनाहरू केही भनिदिइरहँदा सानो कुराले पनि धेरै ठुलो असर पर्दो रहेछ त्यसले तपाईँलाई प्रभाव पार्यो र तपाईँ त्यसपछि कविता लेख्न भयो होइन अब अहिलेसम्म चाहिँ कतिवटा कविता लेखिए त यो दस वर्षको बिचमा अहिलेसम्म मसित एकदम ठ्याक्कै एक सय तिन चारवटा कविता छ सर होइन तिनैवटा होला चारवटा पनि होइन अनि अरू अरू चाहिँ यसमा चाहिँ बयालिसवटा कविता सङ्ग्रह गरेको छु अब दोस्रो कृति चाहिँ निबन्ध पुगेको छ निबन्ध निकालेपछि तेस्रो कृतिको रूपमा पुनः ती कविताहरूलाई समावेश गरेर मैले पुस्तक निकालेँ दुईवटा पुस्तक निक्लिसकेँ एउटा तयारी अवस्थामा छ निबन्ध अब अबको एक वर्षभित्र सर यो बहुत कठिन कुरा है छ पुस्तक निकाल्ने भन्ने कुरा त्यति सहज होइन त्यसलाई समय लाग्ने शुद्धाशुद्धि आफूले हेर्ने अनि विज्ञलाई देखाउनुपर्ने अनि सातौँ आठौँ पटक प्रिन्ट आउट गर्नुपर्ने नेपाल आइसी ब्याचलर के विषयमा पढ्नुभयो मैले आर्ट्सबाट इङ्ग्लिसमा इङ्ग्लिस आर्ट्सबाट sir major English major English हजुर अङ्ग्रेजीको विद्यार्थी हुनु हजुर साहित्य पनि पढ्नुभयो हजुर सर मैले साहित्यमा रुचि भयो र म त्यही नै पढ्छु भनेर अहिले डिग्री पनि म इङ्ग्लिसबाटै गर्छु भनेर मेरो स्याङ्जा वालिङमा नभएको कारणले मैले अहिले जोइन गरेको छैन अब चाहिँ अर्को वर्ष म यो होटेललाई केही व्यवस्थापनहरू गरेर आफूलाई अलिकति पेसाबाट सम्पूर्ण समय पेसामा खर्च गर्ने नभई एउटा साहित्य र समाजसेवाको लागि छुट्याएर म अब डिग्री निरन्तर गर्ने तयारी गरेँ कवि शम्भु अरियाल स्याङ्जा वालिङ उहाँको घर बाहन्न सालमा दुबई जानुभयो पन्ध्र वर्ष दुबईमा बसेर वैदेशिक रोजगारीका सिलसिलामा अल्झिएपछि पैँसठी सालमा नेपाल आएर बाह्र कक्षा पढ्नुभयो एघार बाह्र पढ्नुभयो त्यसपछि ब्याचलर पढ्नुभयो र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्ने सोचका साथ अगाडि बढिरहनु भएको छ होटल व्यवसाय चलाउनुहुन्छ फर्केपछि म यो कुराकानीको क्रम जोड्छु तर एउटा कविता सुन्न फेरि मन लाग्यो शम्भुजी तपाईँको पुस्तकबाट अब कुन कविता सुनाउनुहुन्छ सेतो सुनखानी पुस्तकबाट अब म यसै सेतो सुनखानी पुस्तकमा समावेश भएको आमा कविता वाचन गर्न गइरहेको छु सर र कविता यसरी सुरु हुन्छ छोरा कहाँ छौ तिमी कुन मुगलानमा कुन देशमा सात समुद्र पारी म जस्तै तिमी पनि त रुँदै होला तिमीलाई पनि डाको पसार्दै होलान् ती धनका भोकाहरूले शिकार गर्दै होलान् धनका सिकारीहरू बल्छी थापी सहर हात पार्न तिमी बल्छी हौ केवल बल्छी आहारको आशमा सहर हात पारिदिने तिमी आहार हौ सहर दिने आहार निरीह रुग्ण सहर हात पारी सहर फर्किने मौन रहरहरू मेरो पनि यस्तै छ हाल छोरा मेरा हिउँ जस्तै सेता केसहरू सबै झरिसके यो शरीरमा पानी छैन छालाहरू हड्डीसँगै टाँसिएका छन् गुजमुजिएका छन् नाकबाट सिङ्गान झर्छ आँखी भौ सुनिएका छन् आँखामा बादल भरिएको छ त्यसैले त मलाई खुइरी बुढी भन्छन् ढाडहरू कुप्रिएका छन् लौरीको सहाराले यसो रसाउन खोज्छु तिमी मुगलान पस्दा मकिएको घर यसो बसाउन खोज्छु आकाशको जुन तिम्रै आँगनीमा खसाउन खोज्छु तर लर्खराउँछन् यी पाहुहरू त्यसैले त मलाई कुप्रे बुढी भन्छन् मैले मेरा अङ्गहरू छोप्न धोतीहरू बेर्न हृदयदेखि नै तागत खोज्छु तर व्याथित हुन्छन् सबै त्यसैले त मलाई जुत्री बुढी भन्छन् सुशील बुहारी कामबाट फर्किँदा माम गराउने यी हातहरू कक्रक्क परिसके त्यसैले त बुहारी भन्छन् लम्पट बुढी यस्तै छन् छोरा मेरा दिनहरू समयले समयको प्रवाहले मलाई दिन बनायो दिन बनायो हिन बनायो गाँस बास र कपास नरका आधारभूत आवश्यकता मलाई परनिर्भर बनायो मेरो मनचिन्ते मन मनचरी व्यक्त गर्थ्यो नारी जातिको चरम कष्टकर क्षण पर्सव पीड़ा नै हो भनेर तर आज आभास हुँदैछ छोरा अझ कष्टकर प्रहर चरम कष्टकर निराकार निरकल्पनाकार निरअनुभव नैराश्य वृद्ध वैराग्य अति मानवीय प्रसव दुःखको चरम दुःख छोरा अल्पमा तिमी पूर्णमा छिमेकी अति पूर्णमा त समाज अति चुलीमा त सहर अझ अति पुञ्जमा त छोरा हुँदो रहेछ कहर कहरै कहर तो गुलाब जसको अभावमा पूजा हुँदैनथ्यो तो गुलाब जहाँ हजारौं भमराहरू भुनबुनाउँथे तो पाउ जसको अनुपस्थितिमा अधुरा हुन्थे ती भोज भतेरहरू तो स्वर सङ्गीत जस्तो उर्वर ती हातहरू तर छोरा आज अमिला दिनहरू कहाँ छन् ती आदिम रोशनी केवल अतुल दिन दिन हिन् धप्प धप्प बल्दैछ यो दीप पलभरमै निम्न सक्छ यो दीप जडतामा परिणत हुनेछ यो लम्पट शरीर मेरो एउटै आश छ छोरा गुमाउँछु र मैले सैयामा मेरो सास मेरो आस मेरो दीप पाउँदिन र म समीप बाबु आइदेऊ न तिमी त्यागेर ती भोकहरू सम्झेर आफ्नै मजेरीका रोगहरू समीप छैनन् तिम्रो कोख भन्दा आफ्नै जननीको शोक भन्दा तब मात्र मेटिने छ तृष्णा यो जुत्रीको यो कुप्रीको यो कुप्रीको यो जुत्रीको हस्त धन्यवाद कवि शम्भु अरियालका कविता सुन्दैछौँ हामी र कुराकानी पनि गर्दैछौँ अब तपाईँको पढाइ प्रवास बसाई पन्ध्र वर्ष भन्ने सुनियो आएपछि होटल व्यवसाय खोल्नुभयो भन्ने सुनियो होटल व्यवसाय बारे अलिकति सुनाउनु होटल व्यवसाय सर बडो कठिन हुँदो रहेछ मेरो सुरुवातको चरण भन्छु मेरो बाबा चाहिँ हरेक कुरा बुझेको कहिले पनि आफ्नो लागि भन्दा अरूको खुसीको लागि परिवारको खुसीको लागि खट्ने मैले विदेश गएँ मेरा विदेशका चोट पीडा व्यथाहरू मेरो बुवा आमाले प्रत्यक्ष त देख्नु भएन तर एउटा बाबाले चाहिँ छोरालाई यति गरेको मायाको एउटा उदाहरण भन्छु मैले होटेल खोलेँ अब हामीहरूको ठाउँमा विदेशमा त पासपोर्ट च्यापचुप जफत गरिदिन्छ तिजोरीमा राखिदिन्छ दिँदैन आउन पाइँदैन त्यो भनेको एउटा बाध्यतात्मक एउटा निरङ्कुश श्रम हो अब यहाँ त मान्छेहरू स्वतन्त्र छन् स्टाफहरू छजना स्टाफ राखेँ मेरो म्याडमलाई काउन्टरमा राखेँ मैले सपिङ म्यानेजमेन्ट यताउता हेर्न लाएँ त्यही बेलामा चाहिँ भाँडाधुनी दिदी हुनुहुन्थ्यो उहाँले छोडिदिनु भयो काम अनि म फेरि काम गर्न नलजाउने सर म अहिले पनि म सिमेन्ट बोक्न पनि तयार छड बोक्न पनि तयार कलेज जान पनि तयार चस्मा लगाएर हिँड्न पनि तयार न सबै कुरा आफूमाथि परेको कुरा भयो अनि बाबाले भ छोड्दै यस्तो पेसा मैले घुइँ घुइँ भाँडा माझ्ने श्रीमित्रलाई नरमाइलोलाई लागेको उनले त बुझिरहेकै हो उनलाई पनि विदेश लगाएको थिएँ अनि बाबाले छोड्दै बाबु तैँले यस्तो भाँडा माझेर बस्ने बसेर हुन्छ भन्दा पनि मैले आफ्नो अडान छोडिनँ सर मैले लगभग पाँच महिना भाँडा माझेँ त्यसपछि अर्को दिदी पाएँ अनि दुःख व्यथाहरू हुँदो रहेछ प्रशस्त सर हाम्रो देशमा अलिकति जरो लेभलबाटै चेतनाको पनि कमी महसुस गरेँ मान्छेहरू हरेक ठाउँमा डस्टबिन राखेको छ सरसफाइ राखेको छ अब सिगरेट खान्छ त्यहीँ यस्तै छ त्यहाँ फालिदिन्न कि बरु टेबलमा हालेर टेबलै डढाइदिन्छ होटल भन्नाले लजिङ होटल हो कि खाना खाने मात्रै होटल हो दुइटै हो सर लज र रेस्टुरेन्ट हो रे रेस्टुरेन्ट चाहिँ मेरो एक सय पचासजनासम्मको क्यापासिटी छ लज चाहिँ अहिले जम्मा केवल पाँचवटा रुम छ सर र मैले त्यसलाई चाहिँ पन्ध्रवटा एट्याच रुम अरू थपेर अहिले कन्स्ट्रक्सन भइरहेको छ नयाँ भनेपछि विस्तार गर्दै विस्तार गर्दैछु अब एउटा कुरा सोधौँ तपाईँले पन्ध्र वर्ष युएईमा बसेर आउनुभएको पैसा होटेलमा लगानी गर्नुभयो कि अलग्गै गर्नु पऱ्यो मैले सुरुमा चाहिँ मसित भएको जुन जति पैसा थियो घरमा लगानी भयो र सुरुमा आफूसित भएको पन्ध्र सोह्र लाखबाट सुरु गरेको हो सर अनि त्यसपछि त्यसैबाट कमाउँदै अब केही ऋणहरू होला तर अहिले मैले पाँच तलाको कन्स्ट्रक्सनमा एउटा हल र सोह्रवटा एट्याचको योजना बनाइराखेको छु सर त्यसमा चाहिँ ढलाइ मात्रै पुरा भएको छ त्यो चाहिँ मैले यही श्रमबाट कमाएर गराएको श्रम गरे अनुसारको प्रतिफल चाहिँ रह्यो त्यसमा सन्तुष्ट छ सर किन भन्दा म आफू जन्मेको ठाउँ त्यसमा पनि अझ वालिङ समग्र देशले माया गर्दा अहिले मैले भन्दै गर्दा काम म काठमाडौँ आउन चाहन्न भन्दै गर्दा मैले माया नमानेको होइन सर यहाँको प्रदूषण यहाँ बढ्दै गएको एउटा मान्छेमा स्वार्थपन ती कुराहरूले गर्दा मैले एउटा अन्तरात्मामा माया भए पनि अहिलेमा अहिलेको भएको यो विलासिताको कुराहरूलाई जोड्दा मनले त्यसो भनेको हो म आफ्नै ठाउँलाई माया गर्ने तँ पनि आफू जन्मेकै ठाउँ त्यहीँ आफ्नै भाइ साथीसित रमाउँदै खेल्दै आफ्नो ठाउँमा मैले त्यसलाई गरेको मैले आफूलाई कमी भन्दिनँ अब कमाउनु त आफूभन्दा धेरै कमाउने पनि छन् थोरै कमाउने पनि छन् सर तर म आफ्नै ठाउँमा रमाउँदै खेल्दै खुज्दै पढ्दै लेख्दै मैले जे गरेको छु त्यसमा म एकदमै आत्मसन्तुष्टि छ सर मलाई त्यसमा गौरव छ अर्को एउटा कविता सुनाउनुहोस् न अब हुन्छ सर म फेरि सेतो सुनखानीबाटै मेरा कविताहरू अलि लामा छन् सर म फेरि अर्को कविता प्राकृतिक शिखरको कृत्रिम चुली कविता वाचन गर्न गइरहेको छु र त्यो कविता यसरी सुरु हुन्छ जननी म बुर्जाल अरबको देशमा छु आधुनिक मानवको सर्वोच्च शिखर महल व्यवस्थाले मलाई बुर्जाल अरबको चित्रकार बनायो बाध्यताले मलाई बुर्जाल अरबको डकर्मी बनायो अभावले मलाई बुर्जाल अरबको कुचिकार बनायो बुर्जाल अरबको आधुनिक मानवले मलाई चाहे कुल्ली भनोस् चाहे पारिश्रमिक भनोस् चाहे सेतो सुनखानी को बिरामी देशको भोकको चित्रकार भनोस् म चित्रकार हुँ चित्रकार म कलाकार हुँ कलाकार किनभने म आफ्नो कामको लागि ज्यानै अर्पण गर्न नपरोस् किंचित पछि हट्दिन निष्ठा मेरो कर्म मेरा हातहरू थिचिएका छन् नङका कोसेराहरू निलडामले कुरूप भएका छन् चित्रकारितामा कति परश्रमिकको मृत्युदान भयो कति सगरमाथाका काखहरू मेरै सामुन्ने पलभरमै खाडी देशको बलौटे धारिला कणहरूमा बजारिए तर पनि म पछि हट्नै सक्दिन कर्ममा किनभने म गर्व हुँ सगरमाथाको जननी सगरमाथा मलाई घृणा लाग्छ मलाई खेत प्रकट हुन्छ सगरमाथाको शिखर पुरुष म पुरुष म सगरमाथाको काखको शिशु म प्राकृतिक मानव प्राकृतिक पर्यावरण तर आज कृत्रिम शिखर बत्ती कृत्रिम मानव बस्ती गजक्क फुलिरहेछ कति आत्माको मृत्युसँगै खेलिरहेछ संसारको शिखर बस्ती हाम्रो प्रतिस्पर्धा गरिरहेछ मलाई तिम्रो चुलीमा गएर घोक हाल्न मन लाग्छ धिक्कार छ तिम्रो प्रतिस्पर्धालाई संसारलाई बुई चढाई तिमी पनि हिउँको हुरी मचाइदिन्छौ तिमी पनि कति परचक्रीलाई पुल्टुङ मारी खेलाइदिन्छौ तर तिम्रो गुण आहा तिमीमा कस्तो सद्गुण तिमी असललाई काखमा च्यापी सज्जन दुर्गुण सबै कानमा राखी साहसलाई शिरमा साँची घाँटीभरि कति माला उनेकी छौ तिम्रो भुर्जाल अरब त तिम्रो मालाको पत्र हो त्यो शिखर चुलीबाट देखिने निलो सागर तिम्रो त पसिना हो अनि छाल छाल रमाउने जोडी मुस्काउने शिशु लेखिने कविता टोलाउने मुखता तिम्रो आकर्षण हो ऊ तो माथि उठी उडिरहेको जहाज तिम्रै कल्पना हो तिमीले लेखेको कविता उडी छुनु चन्द्र एक तिमी संसारको सर्वश्रेष्ठ मस्तिष्क हौ तिमी कालभन्दा पनि माथि छौ संसारको सबै साहित्य तिम्रै देन हो संसारको सबै विज्ञान साहित्य हो संसारको सबै जीव तिम्रो कर्म हो सगरमाथा तिम्रै कर्म तिमी कति आश्चर्य तिमी ठोस तिमी तरल तिमी ग्यास तिमी अमिबा र प्यारामेसियम जस्तो सूक्ष्म जीवलाई पनि जीवित राख्न सक्ने जलचर र थलचर दुवै बाँच्न सक्ने कुनै अर्को धरती छ र मूल्यवान सुन तिम्रो लागि पत्थर अझ मूल्यवान हिराको खानी तिमी सबै सागर महासागरकी जननी सत्य सत्य कटु सत्य यो दुनियाँको उपज तिमी होइनौ तिम्रो उपज त यो दुनियाँ हो तिमी पहाड हौ पठार हौ तिमी सागर हौ महासागर हौ यस धरतीका सबै तत्त्व तिमी हौ तिमी अणु हौ परमाणु हौ खोजिरहने अन्वेषणमा सबै तिमी संसार तिमी सगरमाथाको सगरमाथा संसारको सगरमाथा हस्त धन्यवाद हामी एकल कविता वाचन कार्यक्रम सुनिरहेका छौं र कवि शम्भु अरियालका कविता सुन्दैछौ स्याङ्जा वालिङ उहाँको घर त्यहाँ होटल व्यवसाय गर्नुहुन्छ बाहन्न सालमा युएई जानुभयो र पन्ध्र वर्ष युएई बसेर आइसकेपछि एघार र बाह्र पढ्दै ब्याचलरसम्म मेजर इङ्ग्लिसमा पढेर सघाउनु भयो सँगसँगै होटल व्यवसायलाई पनि अगाडि बढाइरहनु भएको छ कविता लेख्नुहुन्छ र भर्खरै उहाँको कविता विमोचन भएको छ सेतो सुनखानी शीर्षकको कविता संग्रह छ समूह रियालका अरू कविता लिएर केही बेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगा तपाईँ देशभरिका विभिन्न रेडियो स्टेशनबाट यो कार्यक्रम एकल कविता वाचन सुनिरहनु भएको छ उज्यालो एप्लिकेशन तपाईँको मोबाइलमा र त्यसै गरी उज्यालो अनलाइन डट कमबाट पनि यो कार्यक्रम प्रत्यक्ष सुन्न र फुर्सदका बेला डाउनलोड गरेर पनि सुन्न सकिन्छ आजको एकल कविता वाचनमा हामीसँग स्याङ्जा वालिङ हुनुभएका कवि शम्भु अर्याल हुनुहुन्छ उहाँ पेसाले होटल व्यवसायी र कविता लेख्नुहुन्छ सेतो स्वयंखानी कविता संग्रह उहाँको गएको असारमा विमोचन भएको कविता सङ्ग्रह हो र उहाँको त्यसै सङ्ग्रहबाट कविताहरू सुन्दै हामी उहाँसँग आज कुराकानी गरिरहेका छौँ शम्भुजी तपाईँलाई फेरि स्वागत छ धन्यवाद सर कविता यहाँ प्रकाशित कतिवटा छन् यो पुस्तकभित्र एकचालिसवटा कविता समावेश छन् सर यो बाहेक पनि लेख्नु त थुप्रै लेखियो होला मैले एक सय तिनवटा कविता लेख्नु मसित अहिले छ कविता बाहेक अरू विधामा पनि लेख्नुहुन्छ मैले निबन्ध निबन्ध लेखेको छु सर लघु कथा छन् सयवटा जति अनि कथा एउटा मात्र लेखेको छु कति बेला भ्याउनुहुन्छ त नि होटेलमा काम गर्दै यो गर्दै गर्न म सर अब ती सबै छोडेर दिनको तिन घन्टा चार घन्टा पढ्न लेख्न एक घन्टा डेढ घन्टा लेख्ने अनि दुई घन्टा तिन घन्टा पुस्तकको लागि कहिले बेलुकामा नभए होटेलको नाम सोधेँ मैले छैन होटेल चाहिँ natural view point restaurant and lodge हजुर ए natural view point restaurant and lodge वालिङमा कहाँ रोडमै छ बाटोमै एकदम सिद्धार्थ हाइवेसित सटेको अनि जगत मिर्दी सडकको चोकमा सिद्धार्थ है स्याङ्जा वालिङको मिर्दी भन्ने ठाउँमा वालिङ र मेरो होटेलको ठ्याक्कै सिमाना पाँच सय मिटरको दूरीमा छ सर पर्यटकहरू आइरहन्छन् पर्यटकहरू पर्यटक कि इन्टरनेसनल इन्टरनेसनल पनि आउँछन् सर अहिले हामीहरूको चाहिँ पोखरामा भइरहेको प्याराग्लाइडिङ त्यहाँ चाहिँ के कुरामा विवाद भयो त्यो रिजन मलाई थाहा छैन त्यहाँबाट सिफ्ट भएर अहिले वालिङमै गएको छ यसमा चाहिँ सानो बाबु सुनुवार कृष्णजङ केसी र हामी पनि सहयोगीहरू सबै भएर चाहिँ त्यहाँको सोरेक भन्ने ठाउँबाट प्याराग्लाइडिङ सो स्कुल पनि खोलेको छ र त्यहाँ टिचिङ पनि हुन्छ प्याराग्लाइडिङ र प्याराग्लाइडिङको छुट्टै प्रशिक्षण पनि हुन्छ हुन्छ सर स्कुल ड्राइभर बिना उड्न सक्ने ज्ञान दिने छ सर छ हजुर कति दिने तालिम हुन्छ त्यस्तो त्यो त मैले ठ्याक्कै सम्पूर्ण मलाई त्यसको छैन सर यसमा चाहिँ विज्ञ चाहिँ सानो बाबु सुनुवार भन्ने हुनुहुन्छ आबद्धता चाहिँ तपाईँको पनि छ हामीहरू उहाँहरूलाई सहयोगी कार्यक्रमहरूमा हामी पनि छौँ सर त्यस अर्थमा पनि तपाईँहरूलाई होटल व्यवसाय सञ्चालन गर्न त्यहाँ सजिलो भएको छ भएको छ सर त्यसमा अवरोध त्यस्तो केही छैन अहिलेसम्म हामीहरू नेपालभरि अरू होटल व्यवसायी कवि पनि भेट्नु भएको छ कि छैन अहिलेसम्म छैन सर लमजुङ जाँदा उहाँले पहिला गर्थे अहिले छोड्छु भन्नुभयो कि रमेश घिमिरे हो कि एकजना कोही सर त्यस्तो भेटेको थिएँ अनि त्यसपछि होटेल व्यवसाय गरेर यसरी कविता लेख्ने भनेर त भेटेको छैन कहिलेकाहीँ त कविहरूको माझमा तपाईँलाई होटेल व्यवसाय कवि भनेर जिस्काउँदैन भन्छन् त्यसो पनि व्यवसाय पेसा एकातिर पढाइ पनि एकातिर अनि यता कविता पनि लेखिदिने के के हो के के गर्ने पनि भन्नुहुन्छ साथीहरूले तपाईँभित्र यति धेरै सम्भावना रहेछ होइन देशमै स्वदेशमै केही गरौँ भन्ने रहेछ होटेल व्यवसाय सञ्चालन गर्नुभएको छ पढ्ने पनि त्यत्रो ठुलो अठोट रहेछ तपाईँ भनौँ न एक किसिमले पन्ध्र वर्षपछि भनेको त त्यति बेलाको भन्दा बुढेसकाल हो बुढेसकाल लागि चाहिँ नै पढ्न सक्नुभयो अन्दाजी भने बत्तिसै वर्षमा म एघार भर्ना हुँदा एघार र बाह्र त मैले त उपवास नै सहेँ त्यति बेलाका भर्खरका युवा जमात मान्छे पनि अग्लो अलि उमेर खारिएको यो त पढ्नभन्दा अरू केही गर्न आयो कि जस्तो पनि अर्थ लगायो होला नि त्यसरी आफ्नो आफ्नो तर मैले रेगुलर पास गरेर त्यो पनि बहुमुखीको आर्ट्स फ्याकल्टी टपेको छ त्यही त होटल व्यवसायको सञ्चालन पढ्नमा त्यत्रो अठोट कविताको यति सम्भावना भएको मान्छे पन्ध्र वर्ष कसरी बस्नुभयो दुबईमा बसेँ सर त्यति बेलाको अवस्थाले पनि पार्दो रहेछ हुन त म एकदमै त्यस्तो भयङ्कर धनी मान्छे पनि होइन र एकदमै निम्न वर्गको पनि होइन बुवा टिचिङ गर्नुहुन्थ्यो बौद्धिक वर्ग अहिले पनि वालिङमा चाहिँ बुवालाई चाहिँ समाजसेवी यो ठाउँको कसैलाई नपिरेको मान्छे भनेर गन्छन् बुवाले नजा बाबु पनि भनेको तर त्यति बेला संयोगले मलाई एसएलसी पास हुँदा साइन्स विषयलाई त्यति बेला मोडल चेन्ज भएको थियो के भयो सर होइन साइन्स लाग्यो म आफैमा अलिकति म कमजोर रहेछु कि भन्ने गिल्टी फिल पनि भयो अनि म दुबई जान्छु भन्ने सोचले मात्रै पासपोर्ट बनाएको थिएँ अङ्कल हुनुहुन्थ्यो भिजा निकाल्नु भयो मैले पिएन क्याम्पस ठ्याक्क इन्टर सक्दा इन्टरमा मैले राम्रै पर्सेन्ट ल्याएको छु सर नेपाली विषयमा त्यति बेलाको पढाइमा प्र्याक्टिकल केही हुन्थेन मैले त्रिपन्न पर्सेन्ट ल्याएको छु सर पछि बाह्र दोहोऱ्याउनु भएको हो दुईचोटि पढ्नु भएको पहिला नेपाली पहिला इन्टर पढियो के सर होइन अनि अहिले त प्लस टू भइदियो त्यो त्यति बेलाको छोडियो जियोग्राफीको प्र्याक्टिकल अप्सन थियो म दुबई चार वर्ष बसेर आएर सेकेन्ड इयर दिएँ सेकेन्ड इयर दिँदा सबै पास गरेँ जोग्राफीको प्र्याक्टिकल दुई महिना हुने मेरो उता ढिलो भएर फेरि गएँ अनि त्यो प्र्याक्टिकल रहिरह्यो अनि अलिक तेत्तिस वर्षमा आएर फेरि एघार जोइन हुनुपर्ने अवस्था त्यस्तो त्यसरी दोहोऱ्याउनु पर्छ तपाईँलाई अब अर्को एउटा कविता फेरि सुनाउनुहोस् त तपाईँको कविता पनि सुन्दै जाउँ कुराकानी पनि मिठो लागिरहेछ छ कुरा गरौँ कि कविता सुनाउनु थाल्यो ठिक छ सर अब हजुरले कविता भनेपछि म यो सेतो सुनखानीबाटै म एउटा कन्यादान भन्ने शीर्षकको कविता वाचन गरेँ यसलाई अलिकति यो कविताको पृष्ठभूमि के भने भन्दा हाम्रो बहुमुखी क्याम्पसमा चाहिँ पढ्ने एकजना बहिनी बालिका नाम गरेकी बहिनीलाई चाहिँ दहेज नल्याएको विषयवस्तुमा चाहिँ उहाँले आत्महत्या गर्नुभयो एक दिन पहिला उहाँ मेरै टोल छिमेकको मान्छे एक दिन पहिला आएर आमालाई आमा मेरो घर जाने मन छैन भन्दा जानुपर्छ त घरै जानुपर्छ भनेर अब आमालोको कर्तव्य माइतीको कर्तव्यले उहाँ घर जाँदा भोलिपल्ट उहाँको लास भेटिनु पऱ्यो त्यो दिन पहिला मेरै होटेलमा चाउमिन खाएर गएको र मेरो म्याडमले पनि चिनेको बालिका नाम कि मेरै बहु बहुमुखी क्याम्पसमा पढ्ने महिलाले मलाई मन छोएर लेखेको कविता हो र यो कविता यसरी सुरु हुन्छ र यसको शीर्षक छ कन्यादान आमा चाहना नहुँदा नहुँदै तिमीले विदाई गर्यौ बाबा तिमीले लेख्दै गरेको कलममा पूर्ण विराम लगाइदियौ म त थिइनँ जननी थिइन जनक तर जननी र जनकको सार्थकतालाई वर र वधुको सांसारिक कटु सत्यलाई कसरी तिरस्कार गर्न सक्थेँ र मैले पक्कै पनि जननीका निर्णयहरू गलत हुनै सक्दैनन् यसै आश्वासनमा समर्थन जनाएथे मेरो कल्पनाको संसार वर थियो तो पखेरुको वर शीतलता दिने वर हजारौं यात्रीको शीतलता दुःख सुखको शीतलता आस्थावान पुजारीको मन्दिर वर वधुको समीपता अनि म चाहन्थे समीपमा वरको पिपल जसको मुटुले बादनको धुन बनोस् वरको शीतलतामा गाढा पैदा गरोस् जो शीतलको माया बिसाउने महोत्सव होस् नहोस् लालसी अमिरी जो सधैँ गर्मी पैदा गरोस् तर जननी छैन शीतलता छैन समीपता छैन मनोरञ्जन छ त केवल यातना मात्र यातना लातै लातको वज्रपात आमा तोगृह मैले दिएको मान अपमान हुन्छ सङ्लो पानी धमिलो हुन्छ नम्र बोली अशिष्ट हुन्छ मेरो श्रृङ्गार अमङ्गल हुन्छ किनकि तिमीले तिम्रो गर्भादान गर्यौ गरिनौ दान हिरामतीहरू पृथ्वी दान गर्यौ गर्यौ गरिनौ दान प्रतिष्ठाको मैले कोसिस गरेकै हुँ न न म स्वयं अनि समाउन खोजेकै हुँ तो क्षितिज जो टाढा टाढा भागिरह्यो मेरो कुमारित्व घुमिसकेको छ मेरा गहनाहरू खोसिसकेका छन् बालिका उजाड बनेकी छ अस्तित्वहीन प्राण अर्थहीन जिन्दगी जो अब लतिकाको फल हस्त धन्यवाद यो चाहिँ तपाईँले बालिकाको बारेमा आफूलाई थाहा भइसकेपछि तपाईँलाई छोयो छोयोले र अनि कविता लेख्नु हजुर अब उमेरमा उनी सानै थिइन् अब सहपाठी म उमेरमा धेरै भए पनि उनी यसरी आत्महत्या गरिन् गरे भन्दा हाम्रो संस्कार हाम्रो देशको प्रचलन आफ्नो छोरीलाई चाहिँ जस्तो भए पनि घर गरेर खानुपर्छ भनेर सिकाउनु आमाको कर्तव्य आफ्नो ठाउँमा ठिकै रह्यो होला तर उनी चाहिँ डिप्रेसनमा थिइन् उनको घरको यातनाहरू अब उसको श्रीमानले उसको बुझ्न नसकेका कुराहरू आमाले सोधिदिएको भए पनि परिवारले सोधिदिएको भए पनि एक दिन छोरीलाई बस भनेको भए पनि उनको ज्यान बस्थ्यो कि अब त्यहाँनिर केही केही समस्याहरू अझै पनि रहेछन् नारीप्रति पनि समस्याहरू अझै पनि यो समाजमा नारीहरूले उचित स्थान पाउनु पनि नसकेका रहेछन् फेरि कैयौँ ठाउँमा अलिकति बढी उग्र पनि देखिन्छ त्यसको चाहिँ ब्यालेन्स केही नमिलेको अनुसारको चरित्र हजुर है अब तपाईँले कविता लेखिसकेपछि घरमा पनि सुनाउनुहुन्छ कि साथीभाइलाई मात्रै हो मैले पहिला त साथीभाइलाई पनि सुनाएँ घरमा मैले सुनाइनँ सर खासै धेरै समय त म्याडमलाई पनि लेख्छ भन्ने थाहा भएन मैले कलेज जाने आउने लेख्ने गर्ने यो पहिलेदेखि मैले देखेका भएका कुराहरू लेखे पनि मैले लेख्न लागेको ठ्याक्कै त्यही दसैँ वर्ष भएको छ मैले विदेश छोडेर आएपछि नै हो अनि अहिले पछिल्लो समयमा जब किताब निकाल्न लागेपछि बल्ल श्रीमतीलाई पनि थाहा भयो थाहा भयो कि मेरो बुढाले कविता लेख्दा लेख्दा रहेछन् भन्ने कुरा तेत्तिस वर्षको उमेरमा एघार कक्षा भर्ना भइसकेपछि हजुर क्लासहरूमा चाहिँ कविता सुनाउनु पर्यो मौका आयो कि आएन मैले त्यो पनि शर्माइने सर दुईवटा कविता भने दुइटै एउटा राष्ट्रिय स्तरको बहु वालिङ बहुमुखी क्याम्पसले राखेको कविता प्रतियोगितामा प्रथमै भएँ अनि दोस्रो कवितामा अरू बेलामा त भन्न स्कुलले राखेको काव्य काव्यात्मक कार्यक्रममा चाहिँ मैले कविता सुनाउने भाग पनि लिने भाग लिँदा एकपटक गजलमा एकपटक दुईपटक कवितामा चाहिँ प्रथम भएको छु गजल पनि लेख्नुहुन्छ गजल थोरै लेख्छु सर मैले तर प्रथम हुनु पनि प्रथम त भयो त्यो त भयो ठुलो सफलता भयो थोरै लेख्दाखेरि भयो एउटा कविता फेरि सुनाउनु सेतो सुनखानी तपाईँको कविता सङ्ग्रहबाट ल यसमा चाहिँ म अब फेरि अर्को कविता वाचन गर्न गइरहेको छु र मेरो कविताको शीर्षक छ यसपटक भोट हाल्दिनँ आमा म यसपटक भोट हाल्दिनँ आमा अह हाल्दै हाल्दिन पटक पटक मेरो दृढ संकल्पलाई तिमीले नैसर्गिक अधिकारको नाममा तोडेकी थियौ मेरो थकित मनलाई आशै आशमा मोडेकी थियौ मैले तिमीलाई हार्न सकिन शताब्दीदेखि सुक्खा खडेरीले व्याकुल तीर्षणा बढाएको बेला मेरो घाँटी रसाउन मैले रूखमा ल्याप्चा लाएँ तर दुर्भाग्य पातहरू झरे टुसाहरूमा ऐजेरू पलायो बेला बखतमा सूर्य ग्रहणको सघन अँध्यारोले खुला आकाश लुटिँदा चुक घोप्टिएको अँधेरी रातमा आँखाको ज्योति खोसिँदा मैले असीम निराशाहरूमाझ सूर्यमा ल्याप्चा लाएँ सोचेथे हिमाल देखिनेछ पानी वर्षिनेछ पालुवा पलाउनेछन् ऐजेरूहरू हराउनेछन् तर बादल लाग्यो पानी पर्दै परेन रुखहरू सुके पालुवा पलाउँदै पलाएनन् सुक्खा खडेरीले बन्जर मरूभूमिमा मेरो अतृप्त सपनाहरूमाझ उछली भेषमा आयो सुकेका रूखहरू काट्यो टुटे फुटेका झुपडीहरूका भग्ना अवशेषमाझ नयाँ ढोका र छानो हाल्यो अन्ततो गत्व मायावी छारो हाल्यो मेरा भकारीहरूमा एक गेडो अनाज नहुँदा उसले डिङ्गो डाँगरको लागि राखेको खजाना पनि छोडेन तिमीले वृद्ध अवस्थामा मृत्युको ढोका कुरी राखेको तनलाई उसले काखको खुन माग्यो त्यो पनि हुन्छ भनी तिमीलाई सहस्त्र स्वीकार्यौं अन्तत आश्वासनको मरुदान बीच मेरो हलपलको साथी हँसिया हथौडामा ल्याप चलाए विजयमा उसले तिम्रै कसम खाँदा भाषा बदल्यो मेरा सपनाहरू सिमल भुगा चाहिँ उडिरहँदा ऊ चार पाङ्रेमा गुडिरह्यो म जाडो छेक्ने जडेउरी उनको लागि एक छाक नुनको लागि मेरा कुर्कुच्चाहरू खिँदै गर्दा मैले मेरै घाँस काटेर भोरी सदाएको आशलाई आवेशले भुइँमा थेचारिदियो र धरत्तै च्यातिदियो हावामा फुर उडाइदियो अनि हत्या गरिएका लासहरू मेरै आँगनभरि पसारो लगाइदियो र आफू रमिते भनेर हेरिरह्यो भुवामा कर नगर यहाँ प्रत्येक पटक प्रत्येक फेरि फेरि तिम्रो छातीमा कमण्डलु लिई एउटा जोगीले अवतार धारण गर्नेछ र भन्ने गर्छ बुद्धम शरणम गच्छामी बुवा आमा कर नगर म यसपटक भोट हाल्दै हाल्दिन अह हाल्दै हाल्दिन बुवा आमा कर नगर म यसपटक भोट हाल्दै हाल्दिन हस्त धन्यवाद कवि शम्भु हरियाल स्याङ्जा वालिङ उहाँको घर पेसाले होटल व्यवसायी हुनुहुन्छ र कविता लेख्नुहुन्छ सेतो सुनखानी कविता संग्रह उहाँको विमोचन भएर बजारमा पनि पुगिसकेको छ मैले अब एउटा कविता वाचन गर्ने समय छ भन्ने जानकारी तपाईँलाई दिन्छु कविजी र सँगसँगै तपाईँलाई केही कुराहरू सोध्न पनि मन लागिरहेको छ कुरा गर्ने क्रम पनि रोक्न मन छैन कविहरूको सङ्गत कतिको हुन्छ तपाईँको मेरो हुन्छ सर अब कविहरूकै सङ्गत गर्दा नि तपाईँ त ढिला कविता लेख्न थाल्नुभएको मान्छे एकदम हुन्छ तर म चाहिँ समसामयिक कुराहरू भ्याएसम्म पढ्नु पनि पर्छ र आफूले जे काम गरिन्छ त्यो क्षेत्रमा एकदम आघात माया प्रेम हुँदो रहेछ सर जस्तै होटल व्यवसायी भनेपछि अति माया लाग्छ आफ्नो देशको नेपाली नागरिक भनेपछि माया लाग्छ लेख्ने कवि भनेपछि जहाँ भेट भए पनि म नै हो जस्तो मेरै परिवार हो जस्तो अति माया लागेर आउँछ सर को कोसँग सङ्गत छ तपाईँको कविहरू सङ्गत त सर अब अहिलेका समसामयिक सबै पुस्ताहरू नजिन्ने पनि अहिले हाम्रै साथमा बाहिर हामीलाई पर्खिरहनु भएको छ पद्य कवितामा अहिलेको उहाँ एकदम सबैभन्दा माथि राखेर हेर्छु उहाँलाई मैले उमेरमा जतिसुकै फरक भए पनि अनि त्यसपछि अब भुपिन अहिले भुपिन खड्का दाई सरिता तिवारी मिलन समीर अनि स्याङ्जामा चिन्तु गेरी विश्वप्रेम अधिकारी अनि प्रमोद पङ्ग्यानी अनि त्यसपछि गएर दिप मिलन हेम परवास बाबु त्रिपाठी सबैसँग सङ्गत छ फेसबुकमा हामी एड छौँ परेको बेला बहत सङ्गत पनि हुन्छ छ सर अनि तपाईँले राष्ट्रिय स्तरका कार्यक्रमहरूमा चाहिँ कतिको सहभागिता जनाउनु भ्याउनुहुन्छ अहिलेसम्म म त्यसरी अब राष्ट्रिय स्तरमै भनेर कविता प्रतियोगिताहरूमा त दमौली गयो लमजुङ गयो होइन सर टप टेन टुवेल्भभित्र सबैमा परेँ चितवनमा पनि परेँ त्यति बेला भुपिन दाई सरिता तिवारी दिदीहरू हुनुहुन्थ्यो भाइ राम्रो छ लेखमा नराम्रो होइन एकदमै तपाईँको बेसरी मन पनि खाएको हो अब तपाईँ चिनिनु छ यहाँ यो ठाउँमा अझै लेख्नु लेख्नुपर्ने पर्छ भन्नुभयो अब फर्स्ट सेकेन्ड उहाँहरूले कविता मापनमा प्रथम द्वितीय तृतीय भन्ने नै हुँदैन भाइ अब तपाईँ यति उत्साहका साथ स्याङ्जाबाट आएपछि यसमा निराश हुनुपर्ने कुरा केही छैन हुँदै जान्छ भन्नुभयो चितवन पनि गइयो लमजुङ गइयो दमौली गइयो सबै ठाउँमा पोखरा पनि नजिक पर्छ साहित्य कार्यक्रमहरू भइरहन्छन् होला नि पोखरा अहिलेसम्म त्यस्तो अनुकूल बेसरी हुन्छन् त्यहाँ पोखरामा मैले चिनेको एकदम ठ्याक्कै भन्नुपर्दा अहिले चिन्न त धेरै चिनेको छु अहिले ठ्याक्कै मनमा आइभ्याएको नाम चाहिँ अब सरस्वती प्रतीक्षा नै हो त्यसपछि अरूहरूलाई मैले बुन्नपर्छ सर एकछिन चिन्न पोखरामा नि व्यापकै चिन्न कार्यक्रममा जान चाहिँ धेरै कार्यक्रममा पोखरा चाहिँ एकैपटक गएको छु सर अहिले त्यो कार्यक्रमको नाम पनि आएन एकपटक चाहिँ बृहत ठुलै कार्यक्रममा गएको त्यसपछि पोखरामा गएको छैन सर हुन्छ अब एउटा कविता सुनौ त्यसपछि हामी बिस्तारै विदा माग्छौँ तपाईँको सङ्ग्रहभित्रैबाट सुनाउनुहुन्छ कविताको शीर्षक के छ अब मेरो कविताको शीर्षक मुक्त महाविद्यालय र कविता यसरी सुरु हुन्छ चरी तिमीलाई हरियो रुखको पतिङ्गर गुणमा ताता प्वाखहरूले छोपेर कति जतनका साथ राखेकी थिए मेरा जिन्दगीका कप्टेराहरूमाझ कति हिमपातका दैनिकीहरू बिते कति हुरी बतासका आँधीहरूले मेरा प्वाखहरू घाइते भने कति अविरल वर्षा र असिनाहरूले मेरा प्वाखहरू थिचिएर तिम्रो निवासमा खगरा सूर्यग्रहणले धमिला कालरात्रीहरूमाझ डरलाग्दा विकट भीर र पाखाहरूसँग सिङ्गौरी खेल्दै मैले मेरो घाँसलाई काटेर तिमीमा प्राण भरे मेरा चाराले तिमी त उड्न सक्ने भएछौ अति स्वतन्त्रताका साथ निर्लज्जहीन छ तिम्रो उडाई तिमीलाई नाल ठड्याउने ब्यादाको नालको आवाज जस्तै भयंकर छ तिम्रो चिरविरता सुनेकी छु तिमी त आजकल उषाकालीन कुहिरी मण्डल होइन निकोटिनका भाइरसले फोक्सोहरू संक्रमण गराउँछौ रे गंगा किनारका निर्मल जल होइन घटाको नसाले घाँटी रसाउँछौ रे मैले पढाउने लघु विद्यालयका लघु गुरूहरूबाट मुक्त भएपछि महाविद्यालयका महागुरूहरूमाझ तिमी त आजकल खुला आकाशको अनियन्त्रित चरी बनेकी छौ सावधान सतर्क बनाउँदैछु चरी दम छैन तिम्रो आवाजमा लत छैन तिमीमा शासन छैन तिम्रो राज्यमा अनुशासन छैन तिमीमा वेग छैन तिम्रो उडाइमा स्वाद छैन तिम्रो चाहारामा सभ्यता छैन तिम्रो संस्कारमा अनुशासित छैनन् तिम्रा दिनचर्यहरू ममा दूर दृष्टिले संक्रमण गरिरहेको छ केवल वेदनाले आँसु दिन्छन् चरी अरू कुनै बाटा छैनन् म त केवल बुढो रुखको टुप्पामा सुकेका झारले घोचेका घाउहरू वेदना दिन्छन् चरी चोटका पीडाका तिमीलाई तिमीलाई चरी बनाउने मेरा सपनाहरू तिमीलाई कोइली चरी बनाउने मेरा सपनाहरू त्यही बुढो रुखको टुप्पामा सुसुप्त अवस्थामा निधाइरहेको छ नबिउजने निद नदेख्ने दृश्य अपूर्ण इच्छाहरू हस्त धन्यवाद बडा मिठो गरी कविता सुनियो र हामी यो सँगसँगै अब लगभग अन्त्यतिर छौँ शम्भुजी तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सकिन्छ मलाई सर सिधै मोबाइल फोन मार्फत पनि सम्पर्क गर्न सकिन्छ र म मेरो मोबाइल नम्बर अन्ठानब्बे पाँच साठी एकतिस तिनवटा छ छ छ अन्ठानब्बे पाँच साठी एकतिस छ छ छ हजुर सर गरेपछि भेट्न सकिन्छ अब इमेल एड्रेस दिनै परेन अब सिधै मोबाइल दिएपछि सर फेसबुकमा सम्म सम्पर्क गर्न शम्भु अर्याल नेपालीबाट कि इङ्ग्लिसबाट लेख्नु इङ्ग्लिसबाट लेख्नु इङ्ग्लिसबाट शम्भु अर्याल भन्यो भने भेट्न सकिन्छ हजुर सर हस् हाम्रो कार्यक्रममा आउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद सर हस् त कार्यक्रम एकल कविता वाचनबाट कवि शम्भु अर्याल स्याङ्जा वालिङका कवि शम्भु अर्यालसँगै प्राविधिक साथी सुरेश महर्जन र म अच्युत घिमिरे पनि विदा चाहन्छौ नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण कविता वाचन